बदलाने चिनुतियोता साथा दियो किना दियो किना आसमाने मुटुको ढोका तारा खोलिदिए केवल तिमीलाई नै भनेर मुटुको ढोका तारा खोलिदिए केवल तिमीलाई नै भनेर ढुकढुकी मेरो तिमीलाई ढुकढुकी मेरो तिमीलाई नै थने बाँच्ने तारा भनेर बदला नै दिनु थियो साथा दियौ किन दियौ किन दुखानै दिनु थियो विश्वास Diam final जीवनको सपना सजाएको थिएँ केवल तिमी नै भनेर जीवनको सपना सजाएको थिएँ केवल तिमी नै भनेर अन्धकार माया एक्लै छ अन्धकारमा यहाँ एक्लै छाडी गयौ कति सुरी बनेर बदना नै थियो त शाखा दियो किना